रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक साता चाहिँ यो साता पनि तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम मुक्तकमाला लिएर म उपस्थित भइसकेको छु म मदन भण्डारी रहनेछु रातको एघार बजीसम्म तपाईँहरू समक्ष प्रविधि समेसनमा मलाई कविता श्रेष्ठजीले साथी रहनुभएको भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्चको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै W W W dot dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता ठूलो भएपछि बढेर खाडी पस्नु नपरोस् ठूलो भएपछि बढेर खाडी पस्नु नपरोस् सपनाको जहाज चढेर खाडी पस्नु नपरोस् जति रगत बगाउनु हामीले बगायौँ सरकार मेरो छोरो डिग्री पढेर खाडी पस्नु नपरोस् मेरो छोरो डिग्री पढेर खाडी पस्नु नपरोस् वाह यो कच्चपको मुक्तक मिठो मुक्तक मन्सुनी मुक्तक मुक्तकार परशुराम कार्कीजीको परशुराम कार्कीजीको नै अर्को एउटा मुक्तक मसँग छ तिमी हिँड्यौ बाटो भोलि दोसो लायो मलाई तिमी हिँड्यौ बाटो भोलि दोसो लायो मलाई उल्टै गल्ती देखाइ ठुली दोसो लायो मलाई मनको छुप्रो भत्काएर धनको मल छिर्नलाई आफै फेर्यौ र काँचुली दोष लायो मलाई आफै फेर्यौ र काँचुली दोष लाग्यो मलाई कार्यक्रमको सुरुवातमा मैले दुई मुक्तक बोले दुवै मुक्तक मुक्तकार परशुराम कार्केजीको उहाँका होइन दुवै मुक्तक सँगसँगै मुक्तकको सिलसिला आज मैले सुरु गर्न चाहे आजको यो वसाईमा मुक्तकार परशुराम कार्केजी रहनुहुनेछ मसँग स्टुडियोमा केही समयपछि उहाँसँगको भलाकुसारी म लिएर आउनेछु अल्लै भने निकै नै मिठो गीत तपाईँहरू समक्ष गीत पश्चात म रहनेछु परशुराम कार्कीजी रहनुहुनेछ रेडियो भिजन तपाईँसँग साथैमा हुनेछ प्रविधि सुमेसनमा कविताजी हुनुहुनेछ हामीलाई सुन्दै गर्नुहोस् ल आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यही बाट सुरु भयो सानो मोडैमा कति त भेट भयो सानो मोडैमा कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा आजको यो वसाईमा मसँग युवा मुक्तक लेखक परशुराम कार्कीजी आउनुभएको छ रेडियो भिजनमा स्टुडियोमा हामी सँगै छौ अबको क्रममा म उहाँसँग भलाकुसारी गर्नेछु मलाई आशा छ तपाईँले हामीलाई कार्यक्रमको अन्त्यसम्म सुन्नुहुनेछ तपाईँ र म भने परशुराम कार्कीलाई सुन्नेछौँ उहाँको मुक्तकमा रमाउनेछौँ परशुरामजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद मदन सर यस अवसरको लागि हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु कार्यक्रम मुक्तक मालामा धेरै पहिलेबाट मैले परशुराम कार्की परशुराम कार्की भन्दै आएको तपाईँको मुक्तक वाचन गर्दै आएको आज भने म विश्राम लिउँ अनि यो पालो चाहिँ तपाईँलाई दिउँ जस्तो लागिराखेको छ आज मुक्तक तपाईँको मुक्तक तपाईँबाटै सुन्नेछौँ मुक्तकबाटै सुरु गरौँला कुराकानी मुक्तक सुनौँ सोचेको भन्दा जिन्दगी धेरै भिन्न रहेछ सोचेको भन्दा जिन्दगी धेरै भिन्न रहेछ अझै केही बुझ्न रहेछ केही चिन्न रहेछ सोचेको भन्दा जिन्दगी धेरै भिन्न रहेछ अझै केही बुझ्न रहेछ केही चिन्न रहेछ तिमी भन्छौ बिर्सिदेऊ जे जे भयो भयो तिमी भन्छौ बिर्सिदेऊ जे जे भयो भयो बिर्स्यौँ भनेर पनि बिर्सन सकिन्न रहेछ बिर्स्यौँ भनेर पनि बिर्सन सकिन्न रहेछ अर्को मुक्तक सुनौ अर्को मुक्तक सुनौ मैले सुरु गरिहालेँ जोड तोड अथवा फुटाऊ यसैमा खुसी छु म जोड तोड अथवा फुटाऊ यसैमा खुसी छु म घाउ बनाऊ मलम लगाऊ यसैमा खुसी छु म जोड तोड अथवा फुटाऊ यसैमा खुसी छु म घाउ बनाऊ मलम लगाऊ यसैमा खुसी छु म शिरमाथि फुल चढाएर छाडेर जानु भन्दा बरु शिरमाथि फुल चढाएर छाडेर जानु भन्दा बरु छातीमा टेकेर तिमी आऊ यसैमा खुसी छु म छातीमा टेकेर तिमी आऊ यसैमा खुसी छु म बडो मिठो मनसुनी मुक्तक मुक्तक त बडो मिठो लेख्नुहुन्छ त्यो त मलाई पनि थाहा छ अनि कार्यक्रम मुक्तक माला सुनिरहनुहुने श्रोताहरूले पनि सायदै याद गरिरहनु भएको नाम हो परशुराम कार्की झापा कहिले आउनुभयो कसरी आइपुग्नुभयो घर त तपाईँको भोजपुर हो झापा चाहिँ अब म घरबाट हिँडेको भोजपुरबाट हिँडेको चाहिँ धेरै नै भइसक्यो अब घुमफिरको क्रममा झापासम्म आइपुग्दाखेरि म यहाँ आइपुगेको चाहिँ लगभग चार दिन जति भयो होला यो घुम्ने सिलसिलामै म यहाँ आइपुगेको हुँ कस्तो भएको थियो भोजपुरमा हुँदा झापा चाहिँ यस्तो होला उस्तो होला अनि तपाईँ झापा आउँदाखेरि झापालाई कस्तो पाउनुभयो भोजपुरमा हुँदा भन्दा पनि मैले पहिला यो तराई क्षेत्रमै अध्ययन गरेको हुँ मेरो उच्च लेभलहरू चाहिँ <laughs> कारणले गर्दाखेरि म झापा चाहिँ पहिलादेखि पनि आइरहेको हुँदै पहिलोपटक होइन पहिलोपटक होइन <laughs> धेरैचोटि आइसकेको छु तर यस्तो कार्यक्रममा चाहिँ आएको होइन पहिलोचोटि नै हो झापा मैले देखेको झापा अथवा भोजपुरबाट तुलना गर्ने झापा भन्दा चाहिँ अलिकति पृथक नै छ अब गाउँतिर बस्ने मान्छेहरूले चाहिँ धेरै विकसित होला तराई क्षेत्र भनेर हेर्छन् तर त्यो चाहिँ अलिक छैन नै अहिलेसम्म तै पनि समग्रमा नेपालको अब भूगोल अथवा आर्थिक स्थिति हेर्दाखेरि ठिकै हो सन्तोषजनक सन्तोषजनक मान्नुपर्छ अब सन्तोष त गर्नै पऱ्यो नि त्यो कुरा पनि होइन <laughs> हामी मुक्तक पनि सुन्नेछौँ अनि सँगसँगै भलाकुसारी पनि गर्दै जानेछौँ मुक्तक सुनौ पर्सुजी हिमाल मैदान लागेको छ पहाडसम्म लागेको छ हिमाल मैदान लागेको छ पहाडसम्म लागेको छ सम्झिन्छु कि यो आँखामा बादल टम्म लागेको छ हिमाल मैदान लागेको छ पहाडसम्म लागेको छ सम्झिन्छु कि यो आँखामा बादल टम्म लागेको छ तिम्रो मुटु मेरो घर हो भन्थी मुटुमै आगो लगाएर गए तिम्रो मुटु मेरो घर हो भन्थे मुटुमै आगो लगाएर गई किन आफ्नो घर आफै जलाई अचम्म लागेको छ किन आफ्नो घर आफै जलाइ अचम्म लागेको छ अर्को अर्को सुनाउँदा यस्तै मिठो रसिलो कसिलो फुर्तिलो सँगै जिउने मर्ने आधार भाग्यले दिएन सँगै जिउने मर्ने आधार भाग्यले दिएन र मनले मागेको संसार भाग्यले दिएन सँगै जिउने मर्ने आधार भाग्यले दिएन र मनले मागेको संसार भाग्यले दिएन पराई भनौँ म कसरी मुटुभित्र बस्छौ आफ्नो भन्ने अधिकार भाग्यले दिएन आफ्नो भन्ने अधिकार भाग्यले दिएन निकै मन सुने मुक्तक भोजपुरको साहित्यिक माहौलको बारेमा थोरै जानकारी गराइदिनुहोस् न हामीलाई के कस्तो छ भोजपुरको साहित्यिक माहौल भोजपुरको साहित्यिक माहौल अब अग्रजहरूलाई हेर्ने हो भने चाहिँ भोजपुरमा अलिक धेरै साहित्यकारहरू अग्र साहित्यकारहरू जो राष्ट्रमा ख्यातिप्राप्त हुनुभएका साहित्यकारहरू पनि हुनुहुन्छ यद्यपि पनि पछिल्लो पुस्तामा भने मसँग अलिकति रहेर मुक्तक विधामै कलम चलाउने साहित्यकारहरू चाहिँ एकदमै कमै हुनुहुन्छ केही सिकारुहरू हुन्छ यो पनि खुसीको कुरा हो जे कार्यक्रम निरन्तर भइरहेको छ भव्य भइरहेको छ गजब भइराखेको छ यही बुझौँ या तुलनात्मक हिसाबले केही कम नै भइराखेको छ कार्यक्रम भोजपुरमा कार्यक्रम मैले थाहा पाए अनुसार भोजपुरमा मैले खासै त्यस्तो कार्यक्रमहरू थाहा पाएको छैन अहिले पछिल्लो समय गत वर्षदेखि चाहिँ एउटा प्रगतिशील मिडिया ग्रुप भन्ने एउटा संस्था रहेछ त्यो संस्थाले चाहिँ कार्यक्रमहरू केही साहित्यिक कार्यक्रमहरू गरिरहेको छ आफू पनि चुपचाप हुनुहुन्छ त्यति सञ्चार माध्यममा पनि आउनुहुन्न त्यति मैले रेडियोमा पनि अन्य छापाखानामा पनि तपाईँलाई देख्न पाएको छैन थोरै आफू नै अगाडि लाग्नुपर्ने हो कि भोजपुरको साहित्यिक माहौललाई तताउन के लाग्छ तपाईँलाई त्यो तपाईँले भन्नुभएको कुरा पनि ठिकै हो होइन म अलिकति गुपचुप नै रहिरहेको छु यो चाहिँ देखिन्छ नै कारण के हुन्छ भने अब अलिक गाउँ बिकटै हो होइन भोजपुर तपाईँको पूर्वको कर्णाली पनि भनेर चिनिन्छ <laughs> धेरै कुरा विकट छ अनि त्यसमा पनि अब मेरो कार्य कार्यव्यस्तताले गर्दाखेरि पनि म यो क्षेत्रमा चाहिँ अलिक खुलेर बाहिर आउनुपर्छ भन्ने तरिकाले टाइम नै पनि मसँग नभएको कि जस्तो मलाई चाहिँ महसुस लाग्छ र मैले गर्न सक्ने भोजपुरमा यस्ता कार्यक्रमहरूलाई अगाडि बढाउन सक्ने भन्ने कुरा चाहिँ मैले दिन सक्ने भनेको चाहिँ अहिले देख्दाखेरि मानसिक रूपमा अथवा आर्थिक रूपमा सहयोग गर्न सके पनि भौतिक रूपमा आफै उपस्थिति भएर चाहिँ धेरै कार्यक्रमहरू गर्नलाई अलिकति पेसाले पनि नदिने जस्तो बुझिरहेको छु त्यो चाहिँ अलिक निकै टाइट हुनुपर्छ अनि भूगोलले गर्दाखेरि भोजपुरमा चाहिँ अब हामीलाई धेरै टाढा पनि पर्छ त्यस कारणले गर्दाखेरि दुई दिन तिन दिन लाग्ने सदरमुकाम पुग्न नै त्यो कारणले पनि म अलिकति त्यहाँ इन्गेज चाहिँ हुन सकेको छुइनँ ठिकै छ हामी हामी भलाकुसारी गर्दै जानेछौँ तपाईँको मुक्तकहरू सुन्दै सुन्दै कुराकानी जोड्दै जाउँ जस्तो मलाई लागिराखेको छ श्रोताहरूलाई पनि मुक्तक सुन्नमै बडो आनन्द लागिराखेको हुनुपर्छ मुक्तक सुनौ यो मुक्तक चाहिँ मैले अलिक पहिला नै लेखेको हजुर मेरो मुटु मलाई दिनु जाने बेलामा मेरो मुटु मलाई दिनु जाने बेलामा बरु एउटा सलाइदिनु जाने बेलामा मेरो मुटु मलाई दिनु जाने बेलामा बरु एउटा सलाइदिनु जाने बेलामा मेरो शरीर मै जलाउँछु तिम्रै सामु प्रिया बाँकी रहे जलाइदिनु जाने बेलामा बाँकी रहे जलाइदिनु जाने बेलामा प्रेमलाई हामीले धेरै सुनिरहेका छौँ यो काँचो उमेरले हो कि अलिकति बढी प्रेमतर्फको प्रेम चाहिँ कसरी भयो त यो यो काँचो उमेरले भन्दा पनि मैले मुक्तक लेख्न <laughs> सिक्दाखेरि अथवा मुक्तक लेख्दाखेरि म चाहिँ डाइरेक्ट मुक्तक लेख्ने मुक्तक नै लेख्छु भन्ने मलाई थिएन म चाहिँ त्यतिखेर भावनाहरू लेखिन्थ्यो एउटा टिनेजहरू लेखिन्थ्यो त्यो मुक्तक हुन्थेन छ त्यही पनि कुनै कुनै ती सामान्य पत्रिकाहरू हुने ती साप्ताहिक पत्रिकाहरू ती मासिक पत्रिकाहरूले चाहिँ मुक्तक भनेर छ आर सात आरको लेखिदिन्थ्यो त्यतिखेर <laughs> त्यो अवस्थामा चाहिँ लेखिन्थ्यो अनि पछाडि ठ्याक्कै अब मुक्तकहरू लेख्ने क्रममा फेसबुक आएपछि थालेपछि चाहिँ लेख्न थालेपछि यसो प्रेम सम्बन्धी अरू पनि लेखिन्थ्यो लेख्न चाहिँ प्रेम सम्बन्धी लेख्दा चाहिँ अलिकति बढी साथीहरूले पनि मन पराइदिए जस्तो भयो जनचासो बढी जनचासो हजुर <laughs> त्यसले गर्दाखेरि चाहिँ अनि म चाहिँ त्यतैतिर ढल्केछु भन्दा नि हुन्छ यो चाहिँ धेरैजना मसँग सँगै मुक्तक लेख्नुहुने साथीहरूले पनि भन्नुहुन्छ तपाईँ प्रेम सम्बन्धी चाहिँ धेरै राम्रो लेख्नुहुन्छ तर अरू लेख्नुहुन्न भनेर अरूको नि गुनासो हुन्छ हुन चाहिँ प्रेमप्रतिको तपाईँको यो प्रेम अझ प्रगाड होस् र यस्तै रसिला कसिला फुर्तिला मनसुनी मुक्तक हामीले सुन्न पाऊँ अन्य विषयका पनि मुक्तक त केही समयपछि हामी सुन्ने नै छौँ अर्को मुक्तक सुनौ न यो पनि प्रेम सम्बन्धी नै रह्यो अरू सुन्दै गर्नेछौँ हजुर घात गरी जानी जानी प्रमाण देखाउ भन्छे घात गरी जानी जानी प्रमाण देखाउ भन्छे चलाख रहेछ बैमानी प्रमाण देखाउ भन्छे घात गरी जानी जानी प्रमाण देखाऊ भन्छे चलाख रहेछ बैमानी प्रमाण देखाऊ भन्छे तिम्रो दिलमा मैले आगो लगाएको हुँदै होइन तिम्रो दिलमा मैले आगो लगाएको हुँदै होइन हो नै भने खै खरानी प्रमाण देखाऊ भन्छे हो नै भने खै खरानी प्रमाण देखाऊ भन्छे कति भयो परशुरामजी मुक्तक लेख्न थाल्नु भएको मुक्तकमा तपाईँको कलम चलेको मुक्तकै लेख्न थालेको चाहिँ मैले मैले अघि नै भनिहालेँ भावना लेखिँदो रहेछ मुक्त के भनेर चाहिँ लेखिन्थ्यो लेख्न चाहिँ सडसठी अडसठी सालतिर ब्याचलर पढ्दै गर्दाखेरि पनि लेख्न चाहिँ लेखिन्थ्यो तर त्यतिखेर चाहिँ त्यो भावना मात्रै हुँदो रहेछ नबुझेर नबुझेर अनि बुझेर लेख्दा चाहिँ कहिलेबाट लेख्न थाल्यो त्यसलाई म फेरि नबुझेर पनि भन्दिनँ <laughs> बुझेरै लेखेको मैले अब ठ्याक्क हुन्थ्यो पत्रिका पत्र पत्रिका आउँदै हुन्थ्यो मुक्तक भनेर लेख्नुहुन्थ्यो अग्रजहरूले अब मुक्तकै होला भनेर बुझ्नु पऱ्यो अब हामीले होइन त्यो सामग्री हेरेरै सुरुमा पछाडि अलिकति सामाजिक सञ्जाल फेसबुकमा आइसकेपछि चाहिँ मुक्तक भनेको चाहिँ अब यसरी लानुपर्छ यस्तो यस्तो भनेर केही अग्रजहरूसँग पनि सङ्गत भयो उहाँहरूको पनि लेखहरू हेऱ्यो अनि त्यसले गर्दाखेरि चाहिँ मैले मुक्तकै लेख्न थालेको अनि म मुक्तकै लेख्छु भन्ने भएको चाहिँ सत्तरी एकात्तर सालतिर देखियो मुक्तकको संरचनाको बारेमा धेरै पहिलेदेखि नै विवाद आउँदै गरेको हो अनि पोखरामा भएको घोषणा विधानले थोरै मुक्तकलाई अझ फराकिलो अझ व्यापक बनाएको पनि हो त्यो भएर पनि धेरैजनालाई अलिक सहज पनि भयो मुक्त के कस्तो हुन्छ भनेर जान्न बुझ्न पनि तपाईँले भन्नुभयो जस्तै पहिले पहिले त निकै गाह्रो थियो आठ लाइन दस लाइनसम्म पुग्थे मुक्तक कतिको सहज छ मुक्तक लेख्न मुक्तक लेख्न अब यो सहज असहज भन्ने कुरा चाहिँ लेखनको कुरा होला कसैले बाहिर त्यो नलेख्ने मान्छेले चाहिँ मुक्तक चार लाइनको हुन्छ लेखिहालिन्छ नि त्यतिको लेख्न कुन ठुलो कुरा हो र भन्ने कुरा हुन्छ अनि आफूले चाहिँ हो नि त साँच्चै चारै लाइन त हो भनेर लेख्न बसेपछि कहिलेकाहीँ चाहिँ तपाईँको एक हप्तासम्म एउटा मुक्तक लेख्न नसकेको अवस्था पनि छ ममा चाहिँ कहिलेकाहीँ लेखिन्छ त्यो दोहोरी हुँदी होइन त्यो मुक्तक दोहोरी प्रतियोगिता हुँदी कहिलेकाहीँ दिनमै कतिवटा मुक्तक लेखियो त्यो गन्न स भ्याइएन होला त्यो अलग कुरा हो तर मुक्तकै हो यो चाहिँ मेरो मैले मुक्तकै भन्न मिल्छ भन्ने मुक्तक लेख्न चाहिँ कहिलेकाहीँ पन्ध्र दिन लाग्छ त्यस्तो भए भएको छ मेरो अवस्थामा चाहिँ गाह्रो छ नि है चार लाइन मात्रै हो भनेर पनि कहाँ भन्न सकियो र अँ गाह्रो लाग्छ चार लाइन यो चार लाइन चाहिँ यस्तो चार लाइन रहेछ कि तपाईँको हुन्छ नि मिनरल वाटरमा पानी हुन्छ नि होइन एक एक जम्बु पानी अथवा पुरा पानी खानलाई चाहिँ खाइन्छ नि होइन तर थोरै हुन्छ मेटासिड त खान सकिँदैन नि होइन तरल <laughs> पदार्थ भनेपछि त्यस्तो मुक्त सुनिरहेका छौँ परशुराम कार्कीजीले मुक्तको प्रहार रेडियो भिजनबाट गरिरहनु भएको छ मुक्तक सुनौ बनाए पनि छातीभित्र घर भेट नहुने भयो बनाए पनि छातीभित्र घर भेट नहुने भयो अभागी रहेछन् हाम्रा नजर भेट नहुने भयो बनाए पनि छातीभित्र घर भेट नहुने भयो अभागी रहेछन् हाम्रा नजर भेट नहुने भयो जसको माया यो मुटुमा अटाइ नसक्नु छ नि जसको माया यो मुटुमा अटाइ नसक्नु छ नि हो यार उसैसँग जिन्दगीभर भेट नहुने भयो हो यार उसैसँग जिन्दगीभर भेट नहुने भयो निकै मार्मिक लेख्नुहुन्छ अर्को मुक्तक सुनौ दुनियाँलाई ढाँटेर जाउन सान्नानी दुनियाँलाई ढाँटेर जाउन सान्नानी सातै गाउँ काटेर जाउन सान्नानी दुनियाँलाई ढाँटेर जाउन सान्नानी सातै गाउँ काटेर जाउन सान्नानी दुःख सुख बाँडौँला तितो मिठो खाउँला दुःख सुख बाँडौँला तितो मिठो खाउँला जे जे पर्ला आँटेर जाउन सान्नानी जे जे पर्ला आँटेर जाउन सान्नानी तपाईँको अहिलेसम्म मुक्तक सङ्ग्रह पाठक समक्ष आएको छ कि छैन होला छैन त्यो चाहिँ छैन त्यसको केही तयारी बनाउनु भएको छ कि त्यस्तो तयारी नै चाहिँ गर नगरेको पनि होइन तयारीमा पनि छु अनि फेरि आफैलाई डर लाग्छ मैले लेखेको मुक्तक चाहिँ फेरि पछाडि गएर मुक्तक भएन भने चाहिँ के गर्ने भनेर म आफ्नै मुक्तकहरूलाई पनि जुन तयारीको साथ राखेको केही मुक्तकहरू छ मसँग केही भन्दा पनि सङ्ख्यात्मक रूपमा हेर्ने भने त धेरै मुक्तकहरू होला मसँग तर सङ्ग्रहकै लागि नपुग्ने गरी चाहिँ होइन तर पनि गुणात्मक पनि हुनु पऱ्यो मैले लेखिसकेपछि मलाई यति बिना साथीहरूले चिन्नुहुन्छ अनि मैले लेखेको मुक्तक पर्सि हेर्नै नहुने भयो भने अरूको जस्तै भयो भने त्यो हालतमा चाहिँ म नजाउँ कि भनेर म आफ्नै मुक्तकहरूलाई अझै पनि एडिट गरिरहेको छु तपाईँको आफ्नै मुक्तक मनले खाइराखेको छैन भन्ने बुझौँ म धेरै राम्रो लेख्छु भनेर चाहिँ भन्न सक्दिनँ किनभने केही राम्रा मुक्तकहरू पनि छन् तर सबै राम्रा मुक्तकहरू लेख्न सकिरहेको आफैलाई चाहिँ चित्त बुझ्दो हुँदैन कतिपय अवस्थामा त्यसलाई पाठकहरूले अथवा पढ्ने साथीहरूले चाहिँ राम्रो छ भने पनि म आफैलाई हेर्दाखेरि वा मैले चाहिँ त्यहाँ काहीँ मिस्टेक नै छ जस्तो पनि लाग्छ अझै पनि म मिस्टेकै लेख्छु भन्ने चाहिँ लाग्छ लेख्दै जाँदाखेरि लेखनको प्यास बढ्दै गएको हो कि त्यो प्यास त <laughs> त्यस्तै बढी बढी नै रहँदो रहेछ त्यो नसा नै जस्तो लाग्न थाल्यो कहिले कहिलेकाहीँ घरको वातावरण घरमा हेर्दाखेरि होइन मलाई नसा नै लागिसकेछ अब चाहिँ <laughs> जस्तो लाग्न थाल्छ पक्कै तपाईँले मिठा मुक्तक लेख्नुहुन्छ अनि तपाईँको मुक्तक सङ्ग्रह हामी छिटै नै पढ्न पाउँ यही आशा मैले गरेको छु कार्यक्रम मुक्तक मालाले गरेको छ अनि हामीलाई सुनिरहनु हुने धेरै मुक्तक मनहरूले गर्नुभएको छ मुक्तक सुनौँ हामी पुनः पीडा दियो चोड दियो बेथा दियो समयले पीडा दियो चोड दियो बेथा दियो समयले आँखाभरि आँसुका थोपा दियो समयले पीडा दियो चोट दियो बेथा दियो समयले आँखाभरि आँसुका थोपा दियो समयले न तिमीलाई छुट्न मन थियो न मलाई नै टाढिन न तिमीलाई छुट्न मन थियो न मलाई नै टाढिन मेरी प्रिय हामीलाई धोका दियो समयले मेरी प्रिय हामीलाई धोका दियो समयले अब थोरै प्रेमभन्दा बाहिर जाउँ न अर्को मुक्त जुदौँ न प्रेमभन्दा बाहिर जानु पऱ्यो टायर बाल्न जान्दैन जो चक्का जाम गर्न जान्दैन टायर बाल्न जान्दैन जो चक्का जाम गर्न जान्दैन सोध्छ बिचरा इमान्दार छ छलछाम गर्न जान्दैन टायर बाल्न जान्दैन जो चक्काजाम गर्न जान्दैन सोध्छ बिचरा इमान्दार छ छलछाम गर्न जान्दैन पक्कै भोलि सरकारले मलाई राहदानी थमाउँछ पक्कै पक्कै भोलि मलाई सरकारले राहदानी थमाउँछ किनकि यो देशमा इमान्दारले काम गर्न जान्दैन किनकि यो देशमा इमान्दारले काम गर्न जान्दैन गरिबलाई पीडा धनीलाई मोज मस्ती अझै पनि छ गरिबलाई पीडा धनीलाई मोज मस्ती अझै पनि छ असहाय र बालबालिकामाथि जबरजस्ती अझै पनि छ गरिबलाई पीडा धनीलाई मोज मस्ती अझै पनि छ असहाय र बालबालिकामाथि जबरजस्ती अझै पनि छ लेख्न त राज्यले समानताको हक संविधानमा लेख्यो लेख्न त राज्यले समानताको हक संविधानमा लेखियो अफसोस राजधानीमै सुकुम्बासी बस्ती अझै पनि छ अफसोस राजधानीमै सुकुम्बासी बस्ती अझै पनि छ मुक्तकमा बाँड कसै र प्रहार गर्न सक्ने कसैलाई मुक्तक लेख्ने मुक्तकार परशुराम कार्कीजी अहिले मसँग हुनुहुन्छ आदरणीय श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा तपाईँ मुक्तकमाला सुनिरहनु भएको छ मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि तपाईँले सुन्न छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि आफ्नो मोबाइलको तपाईँको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि त्यहाँबाट पनि कार्यक्रम मुक्तकमाला तपाईँले सुन्न सक्नुहुन्छ परशुरामजी अब भने हामी तपाईँको व्यक्तिगत जीवनको बारेमा जान्नेछौँ बुझ्नेछौँ म तपाईँलाई छोटा प्रश्न राख्छु तपाईँले एकदम छोटो उत्तर दिनुहोला हस् हुन्छ तपाईँको पुरा ठेगाना सडानन्द नगरपालिका पाँच भोजपुर तपाईँको पेसा शिक्षक विवाहित कि अविवाहित विवाहित घरमा को को हुनुहुन्छ मम्मी बाबा म श्रीमती र छोरो फुर्सदको समय के गर्न रुचाउनुहुन्छ फुर्सदको समय खेल खेल्छु अनि साहित्य लेख्छु तपाईँलाई मनपर्ने नेपालका तिन मुक्तकारहरू मलाई मनपर्ने मुक्तकारहरू अब मेरो अलिक अग्रजहरूसँग सङ्गत छैन होइन त्यही पनि मैले वाल हेरेर भन्नुपर्दाखेरि सुनिल अधिकारी अनि मेरा सहयात्री साथीहरू चाहिँ प्रकाश खनाल सन्तोष अम्गाई मनपर्ने साहित्यिक विधा मनपर्ने साहित्यिक विधा अहिले आफूले लेखिरहेको भएकोले होला मुक्तक धेरै मनपर्छ तपाईँ एक वाक्यमा भनिदिनुहोस् मलाई त्यो के चिज मुक्तकमा अनिवार्य जरुरी छ जुन नहुँदा तपाईँलाई मुक्तक मुक्तक नै लाग्दैन यो चिजले मात्रै त मुक्तक मलाई चाहिँ बन्छ जस्तो चाहिँ लाग्दैन होइन त्यही पनि त्यो सबैभन्दा शक्तिशाली भाव हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ मुक्तक गजल या साहित्यमा कलम चलाएर पाएको सबैभन्दा ठुलो खुसी सबैभन्दा ठुलो उपलब्धि त्यस्तो ठुलो खुसी भनेको एकचोटि अस्ति भर् भर्खरै विराटनगरको बिएफएमबाट चाहिँ वार्षिक उत्सव कार्यक्रममा गजल प्रतियोगिता थियो त्यसमा प्रथम भएँ धन्यवाद त्यो चाहिँ औपचारिक रूपमा र अनौपचारिक रूपमा चाहिँ ती अनलाइन पेजहरूमा प्रतियोगिता हुन्छ त्यस्तो हुँदै रिचार्ज कार्ड त्यस्तै त छ साहित्यको होइन त्यहाँभन्दा ठुलो छैन र प्रमाणपत्र त्यति नै हो तपाईँले देख्नु भएको तर कसैलाई नभन्नु भएको तपाईँको सपना त्यस्तो सपना त कति धेरै देखिन्छ होइन कसैलाई नभनेको म प्राय फेरि एउटा मेरो व्यक्तिगत कुरा म चाहिँ धेरै कुरा म अरूलाई भन्दिनँ यो चाहिँ मेरो <laughs> हजुर त्यसो भए त धेरै छ धेरै छन् धेरै कुरा म भन्दिनँ फर्केर हेर्दा जीवनको त्यो क्षण जुन तपाईँ कहिल्यै सम्झन चाहनुहुन्न त्यस्तो सम्झिनै न <laughs> नहुने मलाई त्यस्तो क्षण छैन भन्दा पनि हुन्छ <laughs> सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ सबै अहिले त छोरो त छोरोको माया लाग्छ सबैभन्दा बढी <laughs> नेपालको अब धेरै ठाउँमा तपाईँ त देश दौडामै हुनुहुन्छ पूर्वमा आइपुग्नु भएको छ सबैभन्दा मन परेको नेपालको ठाउँ मलाई भर्खरै पुगेर आएकोले पनि बुटबल धेरै सफा सुन्दर राम्रो लाग्यो भोग्दै जाँदा जीवन के रहेछ जीवन भोग्दै जाँदा भोगाईहरूकै सङ्गालो होला सायद तपाईँलाई सामाजिक सञ्जालमा या टेलिफोन सम्पर्कमा सम्पर्क गर्नु पऱ्यो भने या तपाईँलाई मेल गर्नु पऱ्यो भने तपाईँलाई सम्पर्कको लागि केही आधारहरू आधार सामाजिक सञ्जाल नै भनौँ फेसबुक परशुराम कार्की भनेर सर्च गर्नुभयो भने तपाईँलाई भेटाउनुहुन्छ धेरै त नभनौँ तर थोरै भयो भने तपाईँको बारेमा केही हामीले पनि जान्यौँ श्रोताहरू समक्ष पनि पुग्यो होला मैले यो चाहिँ किन पनि राखेको हो भने लेखकभित्रको थोरै मनभित्रको घरभित्रको कुरा पनि आओस् भनेर पनि हो हामी मुक्तक पनि सुनिरहेका छौँ मुक्तक नै सुनौँ अहिलेलाई मुक्तक सिमानाको जालझेल रोक्ने भेटिएन कोही सिमानाको जालझेल रोक्ने भेटिएन कोही दुश्मनलाई गोली ठोक्ने भेटिएन कोही सिमानाको जालझेल रोक्ने भेटिएन कोही दुश्मनलाई गोली ठोक्ने भेटिएन कोही यो देशले छातीभित्र करोडौँको मुटु बोक्छ मुटुभित्र देश बोक्ने भेटिएन कोही मुटुभित्र देश बोक्ने भेटिएन कोही अर्को सुनौ अर्को सुनौ तिम्रै भरमा पर्छु भन्ने कोही भेटिएन तिम्रै भरमा पर्छु भन्ने कोही भेटिएन सँगै जिउँछु मर्छु भन्ने कोही भेटिएन तिम्रै भरमा पर्छु भन्ने कोही भेटिएन सँगै जिउँछु मर्छु भन्ने कोही भेटिएन आँखा मार्ने फिस्सा हाँस्ने चोकैभरि थिए आँखा मार्ने फिस्सा हाँस्ने चोकैभरि थिए तिमलाई माया गर्छु भन्ने कोही भेटिएन तिमलाई माया गर्छु भन्ने कोही भेटिएन अघि थोरै कुराकानीमा पनि आयो तपाईँले पेसामा शिक्षण भन्नुभयो कुन स्कुलमा पढाउनुहुन्छ म चाहिँ घर नजिकै छ भोजपुर नै हो भगवती माध्यमिक विद्यालय अनि स्कुलमा विद्यार्थी भाइ बहिनीहरूले पनि तपाईँको रचनाहरू सुन्नुहुन्छ होला अनि तपाईँलाई सामाजिक सञ्जालमा पनि पछ्याउनु भएको होला सोझो प्रतिक्रिया के पाउनुहुन्छ आफ्नो विद्यार्थीबाट सामाजिक सञ्जालमा चाहिँ हुन्छन् विद्यार्थी तर अहिलेसम्म त्यो रिक्वेस्टहरू धेरै आइरहेको हुन्छ तर क्लास टेनको जुन सी इक्जाम नसकुन्जेलसम्म चाहिँ एक्सेप्ट गर्ने त्यति चलन छैन अथवा त्यो विदाय कार्यक्रममा मात्रै एक्सेप्ट गर्ने चलन हुन्छ विद्यार्थीहरूलाई थाहा चाहिँ छ मुक्तक लेख्छ भनेर कहिलेकाहीँ सुनाइ सुनाउँछु अल्छी लाग्छ कुनै कुनै कार्यक्रमहरू पनि भइरहेको हुन्छ त्यतिखेर चाहिँ सुनाउँछु सुनाउनु सर यो चाहिँ सुनौ न यो चाहिँ भनिदिनु न भनेर कक्षाबाटै विद्यार्थीहरू उठेर रिक्वेस्ट गर्नुभएको छ कि छैन अहिलेसम्म त्यस्तो चाहिँ छैन त्यत्रो धेरै विद्यार्थीहरू पनि अब माध्यमिक भए पनि त्यो टेन क्लाससम्म मात्रै छ त्यति धेरै अब साहित्यप्रति आकर्षित भइसकेको लेभल पनि हुँदैन साहित्यसँग जाने चाहिँ एघार बाह्र हुँदै गएपछि जाँदो रहेछ त्यस्तो चाहिँ छैन तर मनपर्छ राम्रो लेख्नुहुन्छ सरले त राम्रो लेख्नुहुन्छ भनेर भनेको अरूसँग भनेको चाहिँ सुनेको छु फेरि मसँग चाहिँ भन्दैनन् भन्न चाहिँ अनि तपाईँसँगै कार्यरत अन्य शिक्षकहरूले त्यो अनुरोध गर्नुहुन्छ कि हुन्न तपाईँको रचना सुन्ने तपाईँसँग साहित्यिक स्वाद लिने त्यस्तो त हुन्छ त्यहाँ लेख्ने सरहरू चाहिँ हुनुहुन्न त्यही पनि उहाँहरू मसँग चाहिँ कहिलेकाहीँ त्यो युट्युबबाट डाउनलोड गरेका साहित्यिक कार्यक्रमहरूका कार्यक्रमहरू पनि हुन्छ त्यो सुन्ने अनि कहिलेकाहीँ तपाईँको सुन् सुनौँ न भनेर भन्ने चाहिँ हुन्छ <laughs> हामी मुक्तक पनि सुनिरहेका छौँ मुक्तक नै सुनौँ परशुरामजी पिउँदा पिउँदै बेसुर भएँ हिजो राति पनि पिउँदा पिउँदै बेसुर भएँ हिजो राति पनि ओछ्यानसँग दूर भएँ हिजो राति पनि पिउँदा पिउँदै बेसुर भएँ हिजो राति पनि ओछ्यानसँग दूर भए हिजो राति पनि दुई चार गिलास पिउँदा त सिम्म भएको थिएँ दुई चार गिलास पिउँदा त सिम्म भएको थिएँ थप्दै जाँदा सुगुर भएँ हिजो राति पनि थप्दै जाँदा सुँगुर भएँ हिजो राति पनि सराममा आयौँ अब हामी अर्को मुक्तक सुनौँ यो पनि त्यस्तै <laughs> त्यस्तै छ ढल्किएर उमेर नेटो काटिसक्यो ढल्किएर उमेर नेटो काटिसक्यो यो जवानी पनि डुब्नै आँटिसक्यो ढल्किएर उमेर नेटो काटिसक्यो यो जवानी पनि डुब्नै आँटिसक्यो खुट्टा भए जुत्ता जति पाइन्छ भन्थे खुट्टा भए जुत्ता जति पाइन्छ भन्थे जुत्ता खोज्दा आफ्नो खुट्टै फाटिसक्यो जुत्ता खोज्दा आफ्नो खुट्टै फाटिसक्यो आफ्नो जीवनसँग चाहिँ मेल खाएन त्यस्तो मेल खाएन भन्दा पनि अब त्यो खुट्टै खुट्टै फाट्न चाहिँ फाटेन होइन त्यस्तो मेल खाएन नै भन्नुपर्छ यो मुक्तकले अहिले तपाईँ त ससुराली गाउँमा हुनुहुन्छ है <laughs> हजुर ससुराली घरमै चाहिँ छु झापालाई ससुराली बनाउनु भएछ हामी ससुराली भएछौँ खुसी लाग्यो आउँदै गर्नुहुने रहेछ झापा पनि थाहा पायौँ मुक्तक सुनौ तिमीलाई मेरो अङ्गालो पाउन लेखेको रहेनछ तिमीलाई मेरो अङ्गालो पाउन लेखेको रहेनछ मलाई तिम्रो काखमा निदाउन लेखेको रहेनछ तिमीलाई मेरो अङ्गालो पाउन लेखेको रहेनछ मलाई तिम्रो काखमा निदाउन लेखेको रहेनछ मेरो मुटुभित्र तिमी तिम्रो मुटुमा म हुँदा हुँदै पनि मेरो मुटुभित्र तिमी तिम्रो मुटुमा म हुँदा हुँदै पनि यो जिन्दगी सँगसँगै बिताउन लेखेको रहेनछ यो जिन्दगी सँगसँगै बिताउन लेखेको रहेनछ मैले अघि विद्यार्थीको प्रतिक्रिया मागेका थिएँ तपाईँलाई अनि शिक्षकहरूको पनि कस्तो प्रतिक्रिया आउँछ भनेर पनि सोधेको थिएँ प्रेम वियोगका मुक्तकहरू धेरै सुनाउनु भएको छ श्रीमतीले के भन्नुहुन्छ यसरी प्रेम वियोगका मुक्तकहरू लेखिरहँदा घरमा सुनाउनु त हुन्छ पक्कै पनि तपाईँले सुनाउँछु पनि र अब सामाजिक सञ्जालमा भएकोले गर्दाखेरि त्यो सुनाइरहनु पनि पर्दैन थाहा भइहाल्छ होइन कहिलेकाहीँ चाहिँ त्यो मेन्टली रूपमा अब कहिलेकाहीँ इफेक्ट परिरहेको पनि हुनसक्छ त्यस्तो बेला अलिकति के हो यस्तो के लेखेको जहिले यस्तो भन्ने जस्तो पनि हुन्छ होइन नत्र अब फेरि सम्बन्ध राम्रैसँग पनि चलिरहेको भएकोले गर्दाखेरि सामान्य रूपमा लेख्ने मान्छे हो लेख्छ भनेर अनि हाँस्ने नै हुन्छ रुने यता रुने मुक्तक हुन्छ उता हाँस्ने क्रिया क्ला भन्छ हुन चाहिँ बेला बेला उहाँले चिमोर्दै गर्नुहुन्छ <laughs> अब सुनिरहनु भएकोलाई यतिखेर उहाँलाई पनि खुसी पार्ने एउटा मुक्तक सुनौ न ए मेरी प्रिया मेरी जिन्दगी म तिमीलाई माया गर्छु ए मेरी प्रिया मेरी जिन्दगी म तिमीलाई माया गर्छु साँच्चै हर पल हर घडी म तिमीलाई माया गर्छु ए मेरी प्रिया मेरी जिन्दगी म तिमीलाई माया गर्छु साँच्चै हर पल हर घडी म तिमीलाई माया गर्छु सायद जुन टिपेर खुसी किनेर दिन सक्दिन होला सायद जुन टिपेर खुसी किनेर दिन सक्दिन होला गर्न त आफूलाई भन्दा बढी म तिमीलाई माया गर्छु गर्न त आफूलाई भन्दा बढी म तिमीलाई माया गर्छु गच्छ मिठो झापासम्म आउनुभयो रेडियोभिजनसम्म आउनुभयो हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ आजलाई भने हामी अब अन्तिम केही मुक्तक सुन्नेछौँ तपाईँको मुक्तक नै सुनौँ आरती गरौँला सधैँ सधैँ म आराधना गरौँला आरती गरौँला सधैँ सधैँ म आराधना गरौँला जिन्दगीभरि तिम्रो खुसीको प्रार्थना गरौँला आरती गरौँला सधैँ सधैँ म आराधना गरौँला जिन्दगीभरि तिम्रै खुसीको प्रार्थना गरौँला बरु म पल पलमा काँडाहरूको सामना गरेर बरु म पल पलमा काँडाहरूको सामना गरेर तिम्रो हरेक पाइलामा फुलको कामना गरौँला तिम्रो हरेक पाइलामा फुलको कामना गरौँला अर्को पनि सुनौँ न हामी सँगसँगै तिम्रो पनि दुख्यो नि मन नबोली जाँदा तिम्रो पनि दुख्यो नि मन नबोली जाँदा मलाई कस्तो भयो होला झन् नबोली जाँदा तिम्रो पनि दुख्यो नि मन नबोली जाँदा मलाई कस्तो भयो होला झन् नबोली जाँदा तिमी नै सम्झ कति आघात भयो यो छातीमा तिमी नै सम्झ कति आघात भयो यो छातीमा मुटुभित्रको मान्छे एक वचन नबोली जाँदा मुटुभित्रको मान्छे एक वचन नबोली जाँदा मालती मङ्गलेको मङ्गले मुना मदनको मदन मुकुन्द इन्दिराको मुकुन्द मलाई त निकै प्रेमिल संसारमा छु जस्तो लागिराखेको छ नायकसँग बसिराखेको छु जस्तो लागेको छ प्रेम दिवसको दिन ल्याउनु पर्ने मान्छे जस्तो लागिराखेको छ कार्यक्रमको हामी अन्त्यतिर पनि आइसकेका छौँ हामी अन्तिम एउटा मुक्तक सुन्नेछौँ तपाईँको अब भने तिमी हर रात सपनीमा आइरहेकी हुन्छौ तिमी हर रात सपनीमा आइरहेकी हुन्छौ प्रिया पल पल किन तडपाइरहेकी हुन्छौ तिमी हर रात सपनीमा आइरहेकी हुन्छौ प्रिया पल पल किन तडपाइरहेकी हुन्छौ म तिम्रो साथमा रमाइरहेको सपना देख्छु म तिम्रो साथमा रमाइरहेको सपना देख्छु तिमी अर्कैको काखमा निदाइरहेकी हुन्छौ तिमी अर्कैको काखमा निदाइरहेकी हुन्छौ मुक्तक भनेको चाहिँ मुटु चसक्क पार्नु पऱ्यो है मलाई त्यस्तै लाग्छ हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्ज को यो स्टुडियोमा आज तपाईँ आउँदा मलाई पनि एकदम धेरै खुसी लाग्यो कार्यक्रम मुक्तक मालामा तपाईँले मुक्तक पठाइरहनुहुन्थ्यो आज प्रत्यक्ष भेटघाट पनि भयो रेडियोमा सँगसँगै बसेर तपाईँका मुक्तक सुन्ने अवसर पनि मिल्यो सुनाउने अवसर पनि मिल्यो अन्त्यमा रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला सुनिरहनुहुने प्रिय मुक्तक मनहरूलाई के भन्न चाहनुहुन्छ यतिन्जेल मुक्तकमाला कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म पनि मुक्तक लेखन क्षेत्रलाई नै एउटा साहित्य क्षेत्रको चाहिँ आधार मेरो चाहिँ आधार नै त्यही नै छ अहिलेसम्म त्यहाँभन्दा अरू सामान्य गजल लेखिन्छ त्यहाँभन्दा अरू केही कुनै पनि साहित्यिक विधा लेख्न थालेको छैन मुक्तकै लेखिरहेको छु र मुक्तकलाई अझै धेरै राम्रो लेखौँ भन्ने मेरो चाहना हो त्यस कारणले गर्दाखेरि मेरा मुक्तकमा भएका कमी कमजोरीहरू यो कार्यक्रम सुनेर के कस्ता कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरू चाहिँ जानकारी गराइदिनु हुनको लागि अनुरोध गर्दछु पक्कै पनि सामाजिक सञ्जाल मार्फत तपाईँलाई सोझो प्रतिक्रिया आउने नै छ तपाईँ सँगसँगै रहनुभएका हितैसी मित्रहरूले पनि तपाईँलाई भन्नुहुनेछ मैले यो आशा राखेको छु र तपाईँको यो गजबको मुक्तक लेखन अझ गजब भनोस् अझ फराकिलो भनोस् विशाल भनोस् कार्यक्रम मुक्तक मालाको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना यो समय दिनुभयो हामीसँग आएर भलाखुसारी गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद मदन सर मलाई यहाँसम्म ल्याएर आफ्नो कार्यक्रममा बोल्ने अवसर आफ्नो मुक्तकहरू सुनाउने अवसर प्रदान प्रदान गर्नुभयो त्यसको लागि तपाईँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु त्यस्तै गरेर भिजन एफएम परिवारलाई पनि हार्दिक आभार व्यक्त गर्दछु आजलाई पनि श्रोता कृत्रिम मुक्तक मालाको अन्त्यमा हामी छौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन छ अनि प्रतिक्रिया बाँड्न मन छ भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माल at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रियासँगै पठाउन सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जालमा गएर मुक्तक माला भनेर सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्तकरफहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ रिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सुमिसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ अघिल्लै भागमा फरुन् नमस्कार शिवरात्रि मन बिनाको धन ठुलो कि धन बिनाको मन